घिन्तङ घिन्तङ घिन्तङ गर्दै मादलै बज्यो कसकी छोरी हौनी राजै साह्रै मन पर्यो घिन्तङ घिन्तङ घिन्तङ गर्दै मादलै बज्यो कसकी छोरी हौनी राजै साह्रै मन पर्यो कसकी छोरी हौनी राजै साह्रै मन पर्यो कालैमा डिम्पल छ हेर्दा छन् सिम्पल छ जुन झै मुहार हेर नसा छ तिरिरी तिरिरी गर्दै मुरली बज्यो कति राम्री सोल्टिनी साह्रै मन पर्यो तिरिरी तिरिरी तिरिरी गर्दै मुरली बज्यो कति राम्री सोल्टिनी साह्रै मन पर्यो कति राम्री सोल्टिनी साह्रै मन पर्यो आँखैमा काजल छ ओठमा लाली छ छिनेको कम्मर छ जो देख्यो उइलर छ जालैमा पार्यो नि रिटिङ रिटिङ रिटिङ गर्दै बिना यो बज्यो एकै नजर लाउँदैमा पिराती बस्यो रिटिङ रिटिङ रिटिङ गर्दै बिना यो बज्यो एकै नजर लाउँदैमा पिराती बस्यो एकै नजर लाउँदै बन्दी सिरैमा कोही छैन दिलैमा गाउँ बेसी मेलैमा भेट भयो बेलैमा जाउँ